हाम्रो वेबसाइट नेट खोलेर गीत सङ्गीत डाउनलोड गर्न र भिडियो हेर्न सक्नुहुनेछ मात्र इमेज एफएम 97.9 आकाश जस्तो फराकिलो मन बोकेर विश्वासका जङ्गारहरू तर्दै दुःख र सुख अनि पीडा अनि उमङ्गका साथ हिँडिरहने यो जीवन यात्रा फगत एउटा नाटक जस्तो लाग्छ मलाई मनहरू जब पुल्कित हुन्छन् रहरहरू उडेर चन्द्रमा छुन खोज्छन् दुःखहरू सुख खोज्दै भौतारी रहन्छन् र मनको कल्पनामा उडेर जाने दूर दराजसम्मका सपनाहरू जब हराउँदै जान्छन् तब जीवन यथार्थसँग मेल खान खोज्दैन त्यति बेला जीवनले भोग्ने अनगिन्ती कठिनाइहरू त्यति बेला जीवनमा देखिने अनगिन्ती दुःखहरू त्यति बेला जीवनमा देखिने अनगिन्ती सपनाहरू कहिलेकाहीँ कतै टाढा नजरअन्दाज गर्न नसकेर आफ्नै अगाडि आएर थपक्क बस्छन् तिनै सपनाहरूको कुरा गर्छु म डियर कल्याण आज तपाईँसँग तिनै सपनाहरूको तिनै जिन्दगीको तिनै रोमानी यात्राको कुरा गर्छु र त्यही यात्रा र अनि यथार्थमा झेकिने भेटिने जीवनका वास्तविकताहरूको कुरा गर्छु मलाई लाग्छ यो जीवन वास्तविकता बाहेक बाँकी सब सपना हो ढोङ हो जीवन त यथार्थ हो बस यथार्थ जे भोगिन्छ त्यही हो जीवन मलाई लाग्छ बाँकी सबै कल्पनाहरू सपनाहरू र यस्तो लाग्छ कि सिनेमा हलभित्र बसेर देखिने पर्दाका दृश्य जस्तै लाग्छ बाँकी जीवन त्यसैले अचेल भन्न मन लाग्छ मलाई जीवन सिनेमाको पर्दा जस्तो हुँदो रहेनछ यता यथार्थ हो जे भोगिन्छ त्यही हो जीवन जे देखिन्छ त्यही हो जीवन नदेखेको जीवन नभेटेको जीवन त सपना हो सपना देख्न सजिलो छ तर सपनालाई यथार्थमा उतार्न गाह्रो छ कठिन छ त्यसैले जीवनमा तिनीहरू सफल हुन्छन् जसले आफ्ना सपनाहरूलाई यथार्थमा उतार्छन् र यथार्थमय बनाइदिन्छन् जिन्दगीलाई तर जीवनमा जे भोग्दै गयो जे आफूले देख्दै गयो त्यस सब कुराको अनुभवलाई जीवनको पाटोमा उतार्नु नै जीवनको यथार्थता रहेछ डियर कल्याण त्यसैले म भन्छु सपना मिठो हुन्छ तर जिन्दगी र यथार्थ तितो हुन्छ त्यही तितोपनले जीवनलाई टाढा र अदृश्य बनाएर लैजान्छ डियर कल्याण मेरो नाम सुलोचना हो मेरो जन्म विक्रम सम्बत दुई हजार अडतिस सालको भदौ तिन गते काठमाडौँ उपत्यकाको मङ्गल बजारमा भएको हो म घरको कान्छी छोरी हुँ मेरो बुबा आमा एक दिदी र एक दाई अनि एक भाइ जम्मा गरी छजनाको परिवार थियो मैले सानोमा पुलछोक स्थित मदन स्मारक स्कुलमा पढेकी त्योभन्दा सानोमा मैले त्यही अर्थात् काठमाडौँ उपत्यकाभित्रको मङ्गल बजारकै एउटा स्कुलमा पढेकी एउटा बोर्डिङ स्कुलमा तर पछि सबैजनाले मदन स्मारकमा पढ्न थालेपछि मैले पनि त्यहीँ पढेकी मदन स्मारक स्कुल असाध्यै राम्रो स्कुलले चिनिन्छ त्यति बेला त असाध्यै राम्रो थियो अहिले पनि छ तर पहिला झनै थियो हामीले पढ्दा सायद आफूले पढ्दा त्यस्तो लाग्छ होला र त्यही स्कुलमा र त्यही स्कुलको पढाइलाई मैले निरन्तरता दिँदै गएँ डियर कल्याण मेरो पढाइ राम्रो थियो मेरो बुवाको मङ्गल बजारमा भाँडा कुँडाको पसल थियो अर्थात् भाँडाको पसल थियो पसल राम्रो चल्थ्यो विशेष गरी घरायसी सामानहरू भएकाले मानिसहरूको भिड चल्थ्यो त्यहाँ यसरी मेरो परिवारको पुर्ख्यौली बिजनेस सँगसँगै मैले आफ्नो जीवनलाई र बाल्यकाललाई त्यही मङ्गल बजारमै सीमित गरेकी थिएँ काठमाडौँको रैथाने र काठमाडौँमै व्यापार व्यवसाय गरेर बसेको मेरो परिवारमा दुःख के हो पीडा के हो कठिनाई के हो मैले कहिले अनु अनुभव गर्न सकिनँ पाइनँ सबै कुरा उपलब्ध हुन्थ्यो मलाई बस रोइदिए पुग्थ्यो बाबा आमाले ल्याइदिनुहुन्थ्यो व्यापार राम्रै चलेकोले र काठमाडौँमै घर भएकोले हामीलाई कुनै त्यस्तो अप्ठ्यारो थिएन कुनै कुराको कठिनाई थिएन यसरी समय बित्दै गयो टेर कल्याण बाबा आमाको मेहनतले हामीले पढेका थियौँ र पढाइ सँगसँगै आफ्नो समयलाई गुजार्दै अगाडि बढिरहेका थियौँ म स्कुलमा अघि नै अवगत गराए डियर कल्याण म स्कुलमा राम्रै विद्यार्थी कहलिन्थे हाम्रो घर मङ्गल बजारमा तीन तलाको थियो तीन तल्ला भएकोले भुइँ तल्ला हामीले भाडामा दिन्थ्यौँ र दुई तल्लामा हामी बस्थ्यौँ घर ठुलै थियो मान्छेहरूले ठुलै घर भनेर हाम्रो घरलाई इङ्गित गर्थे अर्थात् ठुलो घर भनेर हामीलाई भन्थे र घर पनि ठुलै थियो मैले फोटो पनि पठाएको छु डियर कल्याण इमेल मार्फत मेरो घरको र सम्पूर्ण कुराहरूको फोटो पठाएको छु करिब बत्तीसवटा फोटो पठाएको छु डियर कल्याण मेरो कथा साँचो कथा हो मेरो कथा प्रसारण गरिदिनु होला म सबैलाई चुनाउ सुनाउन चाहन्छु जीवन के हो सङ्घर्ष के हो पीडा के हो म सबैलाई भन्न चाहन्छु डियर कल्याण र मेरो कथा हरेकको लागि शिक्षा बनोस् म यही चाहन्छु त्यसैले म लेखिरहेकी छु मेरो कथा यसरी म मदन स्मारक स्कुलमा जान्थे पुलचोकमा सरहरूले शिक्षिकाहरूले पढाउनुहुन्थ्यो पढाइ राम्रै थियो र म अतिरिक्त क्रियाकलापमा पनि भाग लिन्थेँ मलाई राम्रो विद्यार्थीको रूपमा चिनेकोमा गर्व लाग्थ्यो आफ्नो स्कुलप्रति यसरी दिनहरू बित्दै गए कक्षा कोठाहरू उक्लदै गए म डियर कल्याण दिन हप्तामा हप्ता महिनामा महिना वर्षमा परिणत हुँदै गयो समय गुज्रन कति बेर लाग्छ र हिजोका कुरा आज जस्तो लाग्न थाल्यो र सबै कुरा सहज र सरल लाग्दै गयो र जीवन पानी जस्तै सल बग्दै गयो डियर कल्याण पानी जस्तै छचल्किँदै गयो बिस्तारै बिस्तारै सपनाहरू उदाउन थाले भैँसका सपनाहरू मिठा सपनाहरू ती सपना सँगसँगै जीवनमा आउने रोमानी कुराहरूले पनि आफूलाई लखेर्दै लागे स्कुलका दिनहरू पछिल्लो समयमा कठिन हुन थाले जब मैले एसएलसी दिनुपर्ने भयो विक्रमसम्म दुई हजार चौन्न सालमा आएर मैले एसएलसी दिएँ ल्याएँ एसएलसी दिएपछि मैले राम्रै नतिजा प्राप्त गरेँ बाबा आमा पनि खुसी हुनुहुन्थ्यो दिदी दाई भाइ पनि खुसी नै थिए सबैजनालाई खुसी देख्दा आफू पनि खुसी हुन मन लाग्थ्यो हाम्रो नेवार संस्कृतिमा र संस्कृतिको धनी हाम्रो परम्परामा आउने चाडबाडहरू आज पनि सम्झन्छु म ती मङ्गल बजारका प्राङ्गणहरू त्यो कृष्ण मन्दिर त्यो मङ्गल बजारको लामो फराकिलो बाटो पुष्माका पारिला घामहरू आज पनि सम्झन्छु म असाध्यै माया लाग्छ मलाई मङ्गल बजार मेरो जन्मेको ठाउँ म हुर्केको ठाउँ त्यो कृष्ण मन्दिर आज पनि सम्झन्छु म डियर कल्याण तिनै सम्झनाका पोकाहरू तिनै सम्झनाका ठुला ठुला मन मनभित्र राखेर म जीवनको यो बाटोमा हिँडिरहेकी छु म फेरि फर्कन्छु मेरो अतीततिर यसरी विक्रमसम्म दुई हजार चौन्न सालमा मैले एसएलसी पास गरेँ र त्यसपछि मैले पद्मकन्या क्याम्पसमा पढ्न थालेँ विशेष गरी दिदी त्यहीँ पढ्नुहुन्थ्यो र मेरा काकाका छोरीहरू पनि त्यहीँ पढ्थे सबैले त्यहीँ पढ्ने भएर मलाई पनि त्यहीँ पढ्न मन लाग्यो पेके क्याम्पसको ड्रेस लगाउने रहर लाग्थ्यो बर बुबा आमालाई त्यहीँ पढ्छु भनेपछि उहाँहरूले पनि कर गर्नु भएन जहाँ पढे पनि राम्रो पढ्नुपर्छ असल मान्छे बन्नुपर्छ त्यही भन्नुहुन्थ्यो बुवा आमा बुवा आमाको मेहनत निरन्तरता थियो र त्यसैले हामीलाई सबै कुरा पुगेको थियो सबै कुरा सहज थियो यसरी विक्रम सम्म दुई हजार चौन्न सालमा मैले एसएलसी पास गरेपछि काठमाडौँको बाग बजार स्थित पिके क्याम्पसमा पढ्न थाले बस पिके क्याम्पसमा FM 979. कल्याण उठाएर सम्बन्धका पर्खालहरू चुलाएर नाताका अनगन्ती थुम्काहरू हेरेर भोगेर अनि आत्मसात गरेर बित्ने समयका पलहरू जब कतै पछाडि पुग्छन् कहिलेकाहीँ जितेर पनि हार्नु पर्ने यो जिन्दगीका अनगिन्ती राहरहरू कहिलेकाहीँ हारेर पनि जित्नुपर्ने र कहिलेकाहीँ जितेर पनि हार्नुपर्ने यी प्रेतका खेलहरू जीवनमा बग्दै जाने अनगिन्ती सोपानहरू तिनै सोपानहरू चिरेर हिँड्ने जीवनका यथार्थ धरातलहरू भोगेर पनि नभोगेर पनि रोएर पनि हाँसेर पनि जीवनमा कतै भेटिन नसकिने यी सन् सम्मोहक दृश्यहरू र तिनै दृश्यबाट कतै पारीतिर परिदृश्य हुने मेरा अतीतका सपनाहरू आज एक एक गर्दै फुकाउँछु दुःखको कन्तुर खोले जस्तै दुःखको बाकस खोले जस्तै दुःखको झोला खोले जस्तै म खोल्छु मेराई अनगिन्ती सम्झनाहरू लेख्न मन लागे पनि नलागे पनि मनभित्र उर्लिरहने ज्वार भाटाले कहाँ बस्न दिन्छन् र डेर्कल्यान सुनाउन मन लाग्यो सबैलाई मेरो कथा भन्न मन लाग्यो सबैलाई मेरो कथा त्यसैले लेखिरहेकी छु डियर कल्याण तपाईँलाई मेरो कथा मेरा यी सम्मोहक नयनहरू सम्मानित मनहरू र समर्पित प्रीतहरू जुन कहिलेकाहीँ नजानिदो पाराले अल्झन पुग्छन् तब जीवनको गति एकनाश हुँदो रहेनछ समुद्रमा उठ्ने छाल जस्तै उड्दा रहेछन् मनभित्र अनगिन्ती सम्झनाका कुराहरू म सुनाउँछु डियर कल्याण आज तपाईँलाई मेरो कथा मेरो कथाको पाटोमा म आज तपाईँलाई सुनाउन चाहन्छु यसरी मैले एसएलसी दिएर क्याम्पस पढ्न थाले दिदीहरूसँगै अर्थात् मेरो छिमेकी दिदीहरू र मेरो आफ्नो दिदीहरू आफ्नो दिदी एकजना मात्र दिदीसँगै जाने आउने गर्न थाले तर विक्रमसम्म दुई हजार छप्पन्न सालमा दिदीको विवाह भयो दिदीको घर सानेपा थियो भिनाजुको पुलचोकमा गहना पसल थियो र त्यसपछि का दिनहरूमा म कहिलेकाहीँ दिदीलाई भेट्न गहना पसल पुलचोक पनि आउँथे दिदीको विवाह भव्यसँग भयो भव्यताका साथ सम्पन्न भयो र भिनाजु साह्रै असल हुनुहुन्थ्यो माया गर्नुहुन्थ्यो मलाई अझै पनि सबभन्दा प्रिय लाग्छ मेरो भिनाजु यसरी समय गुज्रदै गयो र विक्रमसम्म दुई हजार सन्ताउन्न सालमा आएर दाईले विवाह गर्नुभयो दाईको ससुराली सामा खुसीमा थियो यसरी दिदी र दाईको विवाह भयो भाइ र म मात्र थियो घरमा भाइ सानो थियो मैले उसलाई माया गर्थेँ कहिलेकाहीँ मसँग झगडा पनि गर्थ्यो तर असाध्य माया गर्थ्यो आमाले कुनै चिज दिनुभयो भने मलाई ल्याएर दिन्थ्यो आधी आधी आफू खान्थ्यो प्रिय थियो तर पनि मुखले छुच्चो थियो कराउँथ्यो तर मनको सफा थियो असाध्य माया गर्थ्यो मलाई मेरो भाइ अझै पनि प्रिय छ मेरो लागि उस्तै प्रिय उस्तै राम्रो उस्तै सम्मोहक लाग्छन् उसका आँखाहरू यसरी सन्ताउन्न सालमा दाईको विवाह भयो कुरा विक्रमसम्म दुई हजार अन्ठाउन्न सालको हो डियर कल्याण त्यति बेला तल्लो तलामा एउटा परिवार आएर बस्यो पश्चिम नेपालबाट त्यति बेला तिनीहरूले तपाईँको प्रोग्राम खुब सुन्थे तलको कोठामा बिहिबारको दिन ठुलो ठुलो आवाजमा तपाईँको स्वर सुनिरहेकी हुन्थे म म माथि कोठामा बसेर सुन्थे सानैदेखि डियर कल्याण ढाँटेकी होइन तपाईँको कार्यक्रम सुन्थे म असाध्यै मन पर्थ्यो अहिले पनि उस्तै लाग्छ उस्तै कथा उस्तै पीडा मान्छेका दुःख सुख बाँडिदिने तपाईँको यो महान कार्यलाई जति सालोट गरे पनि कम हुन्छ धेरै मान्छेका दुःखहरू कम गरिदिनु भएको छ अरूका दुःखहरू सुनेर आफ्नो मन बुझाउने बाटो बनेको यो कार्यक्रमको म पनि एउटा प्रशंसक हुँ डियर र प्रशंसक भएकी कारणले लेखेकी होइन मैले यो मेरो कथा वर्षौँ मनमा रहेको पीडालाई सुनाउन मन लाग्यो त्यसैले लेखिरहेकी छु म मेरो कथा म भन्छु डियर गल्या त्यति बेला अन्ठाउन्न सालको कुरा हो म फेरि भन्छु हाम्रो घरको तल्लो तलामा एउटा परिवार भाडामा बस्न आयो र उनीहरू सँगसँगै एउटा सानो कोठामा अर्को एकजना केटा बस्थ्यो बाजुरा बढी मालिका भन्ने ठाउँको ठाउँमा घर थियो उसको र पछि उनको परिवारहरू मानमा बजार नजिकै सरेका थिए अरे उसले त्यसै भन्थ्यो म त्यहाँ पुगेको थिएन उसको नाम हिकमत हमाल हो पढाइमा तेजु पाटन क्याम्पसमा बिएससी पढ्दै थियो एउटै घरमा ऊ पढ्थ्यो र एक दिन बुबाले भन्नुभयो भाइ मेरो कान्छी छोरी र भाइलाई पनि पढाइदियो यिनीहरू विज्ञान र म्याथमेटिक्स राम्रोसँग गर्न सकेका छैनन् ऊ हामीलाई पढाउँथ्यो शिक्षक जस्तो भयो पहिला पहिला सर भनेपछि उसले अप्ठ्यारो मान्थ्यो मलाई सर नभन्नुहोस् भन्थे त्यसपछि हामीले दाई भन्यो उसले दाई भनेको पनि मन पराएन त्यसपछि मैले हिक्मत भन्न थालेँ उसले त्यही चाहन्थ्यो तर किन चाहन्थ्यो मलाई थाहा छैन बिस्तारै बिस्तारै उसँगको सामिप्यता बढ्दै गयो टेर्कल्यान एउटै घर एउटै आँगन एउटै परिवेश एक्जाम ताका ऊ असाध्य हामीलाई समय दिन्थ्यो र पढाउँथ्यो बुबाआमा पनि खुसी हुनुहुन्थ्यो एउटा शिक्षकको भूमिका उसले निर्वाह गरिरहेको थियो कलेजमा पनि धेरै राम्रो थियो मेरो छेउको छिमेकी दाई अर्थात् नेवार परिवारकै दाईले उसको प्रशंसा गर्नुहुन्थ्यो बाहिरबाट आएको केटा कति राम्रोसँग पढेको हामी यहाँको रैथाने बाहिर बिग्रियौँ दाईले नेवारी भाषामा बुबासँग कुरा गर्नुहुन्थ्यो स्कुलमा पनि तेज छौ इक्जाम पनि राम्रो गर्छ हामी सबै विद्यार्थी मध्येको तेज विद्यार्थी हो एकमत बुबा दङ्ग पर्नुहुन्थ्यो तर बिस्तारै बिस्तारै मेरो सामिप्यताले अलिकति नजिकी पाउन थाल्यो किन पायो ढेर्कल्या आज म सुनाउँछु तपाईँलाई मेरो कथा म सुनाउँछु आज तपाईँलाई जिन्दगीको कथा सुनाउँछु मेरो आफ्नो कथा बस आफ्नो कथा Image FM 97.9 कल्याण मनका आँचलहरूमा आइरहने शुभासरको कुरा कसरी गरौँमा मनका अस्तित्वहरूमा भेटिरहने सम्झनाको कुरा कसरी गरौँमा मर्महीन स्पर्शहीन र गन्तव्यहीन जस्तै लाग्ने आफ्नै जीवनका कुराहरू कतै गरौँ कतै धावा बोल्न नसकेका मेरा जीवनका अप्ठ्यारा लडाईहरू कतै गएर विद्रोह गर्न नसकेका मेरा मनका थुप्रै यादहरू बिस्कुन जस्तै सुकाउन मन लाग्छ डियर कल्याण पारिलो घाममा पुराना यादहरूलाई किन यति बिग्र यादहरू सम्झनामा खेलिरहन्छन् थाहै हुँदो रहेनछ किन अतीत मान्छेलाई प्रिय लाग्छ किन आफ्नै जीवनका पछिल्लो पाटोहरू सम्झेर मान्छे बाँकी जीवन बिताउँछ थाहै हुँदो रहेनछ थाहा पाउन नसकेका तिनै रहस्यमय जीवनका अनगिन्ती बिम्बहरू र तिनै बिम्बहरूमा इङ्कित भइरहने सम्झनाका अनगिन्ती प्रतिबिम्बहरू र तिनै बिम्ब र प्रतिबिम्बबाट उठ्ने जीवनका जुलुसहरू यथार्थहरू सङ्घर्षहरू पीडा रोदन र खुसीहरू जीवन जम्मामा ककटेल हो सम्पूर्ण कुरा मिसाइएर बनाएको एउटा लागु पदार्थ जस्तै निरन्तर एक ओर हिँडिरहने यो जीवनको कथा कसरी भनौँ म दीर्घला कसरी खोलौँ म तैपनि सुनाउँछु म तपाईँलाई मेरो कथा यसरी बिस्तारै बिस्तारै हिक्मत मेरो जीवनमा आयो नजाने त पाराले आयो न सोचेर आयो न कल्पेर आयो तर ऊ आयो विक्रमसम्म दुई हजार साठी सालसम्म हाम्रो सबै कुरा चल्दै गयो सबै कुरा अगाडि बढ्दै गयो विक्रमसम्म दुई हजार साठी सालसम्म र यो चुपचाप चुपचाप चलिरहेको हाम्रो सम्बन्धले कतै पनि बाटो पाएन हिगमतले मलाई पढाउँथ्यो त्यसकारण उसँग हिँड्नु र उसँग बोल्नु मेरो लागि सजिलो थियो ऊ नजाने दो पाराले मेरो जीवनमा आयो उसले पनि कहिल्यै सोचेको थिएन कि मबाट त्यस्तो हुन्छ भन्ने कुरा विक्रम सम्म दुई हजार साठी सालसम्म हामी निरन्तर चल्दै गयौँ देशमा द्वन्द्व थियो विक्रमसम्म दुई हजार साठी सालको कुरा हो टियर कल्याण साठी सालमा हिक्मतलाई मानमा बजार जानुपर्ने भयो अर्थात् आफ्नो घर जाने दिन म रोएछु त्यो दिन मलाई थाहा भयो मैले उसलाई साँच्चीकै माया गर्न थालेछु नत्र कोही रुन्छ देशमा द्वन्द छ अझ त्यसमा पश्चिमी नेपालतिर त झन् गाह्रो हुन्छ भन्थे मान्छेहरू त्यसैले म सम्झन्छु त्यो दिन म साह्रै रोए र रोएपछि मलाई लाग्यो म उसको मायामा डुबेकी रहेछु म उसको मामामा मायामा हराएकी रहेछु र विक्रमसम्म दुई हजार साठी सालमा गएर उस साठी सालको दसैँ मानेर आयो र त्यसपछि उसले किर्तिपुर डेढा सर्यो किनकि त्यति बेला ऊ टियुमा पढ्न पर्थ्यो मलाई साह्रै नरमाइलो लाग्यो तर उसले मलाई भन्यो जहाँ गए पनि हाम्रो भेट भइरहन्छ किन अप्ठ्यारो माने कि तर म उसलाई भुल्न सक्ने पक्षमा थिएन डेर्कल्या काठमाडौँमा हुर्केकी केटी काठमाडौँमा बढेकी केटी कहाँ एउटा मानमा बजारको केटा पश्चिम नेपालको विकट ठाउँको केटा मनमा अनेक किसिमका प्रश्नहरू उठ्थे तर जब उसको मलिन अनुहार देख्थे तब सब चिज बिर्सन्थे यो माया एक हो जस्तै थियो डेर कल्याण ऊ मेरो लागि जे चिज पनि गर्न तयार थियो मैले उसलाई भुले भने ऊ चुपचाप आफ्नो बाटो हिँड्न तयार थियो तर मैले उसलाई भुलिन सकिन विक्रमसम्म दुई हजार एकसठी सालमा आउँदा अलिकति मेरो घर परिवारले थाहा पाए तर मैले पढ्नको लागि गएँ कि भनेर ढाँट्थेँ एक दिन आमाले गाली गर्नुभयो र दिदीले पनि फोनबाट हकार्नु भयो दाइले गाली गरे तर म ठुलो भुलमा थिएँ टेर्काले त्यति बेला म निरन्तर किर्तिपुर जान्थेँ उसको डेरामा जान्थे उसलाई खाना बनाइदिन्थे कहिलेकाहीँ उसको डेडामा बस्थे हाम्रो किर्तिपुरको नातेदारले सबै कुरा देख्नु भएको थियो त्यसपछि मलाई प्रति मलाई गाली गरियो मलाई बाउ आमाले पिट्न भयो तर म निरन्तर अगाडि बढ्दै गएँ परिणाम यति नराम्रो भयो केटीहरूको कल्याण विक्रमसम्म दुई हजार बैसठी सालको विक्रमसम्म दुई हजार बैसठी सालको भदौको पहिलो हप्ताको कुरा हो म आज सुनाउँछु तपाईँलाई दिल खोलेर मेरो कथा मायामा हुने गल्तीहरू मायामा हुने भूलहरू मायामा हुने अज्ञान अज्ञानता र मायाले देखाउने एकरो प्रभावको कारण म अचानक आमा बन्न पुगे डियर कल्याण काठमाडौँमा नेवार परिवारमा हुर्केकी केटी त्यो पनि काठमाडौँको मुटुको मङ्गल बजारमा रैथाने नेवार परिवारकी छोरी कहाँको केटा भाडामा बस्न आएको केटा उसको मायामा परेर म विवाहपूर्व नै आमा भन्ने भए यो कुरा थाहा पाएपछि मैले हेकमतलाई फोन गरे ऊ मलाई भेट्न आयो हामी पुलचोकमा भेट्यौँ र पुलचोकमाथि जहाँ अहिले कान्तिपुर एफएम अवस्थित छ डेर्गल्यान्ड त्यहाँ माथिको बौद्ध विहारमा बसेर म धेरै रोएँ र आफ्ना सबै कुरा सुनाए त्यसपछि हिक्मतले भन्यो म तिमीलाई साथ दिन्छु तिमी अब अप्ठ्यारो नमान तिमीलाई जस्तो सजिलो हुन्छ म तिम्रो लागि त्यस्तै पनि दिन्छु तिमी रोएर जिन्दगी बिताऊ म रोएर बिताइदिन्छु तिमी मेरो साथमा बिताऊ भन्छ म सारा जीवन तिम्रो साथमा बिताउन तयार छु अब त म पनि पढाइसकेँ अब म पनि कलेजमा पढाउने दिनहरू आउँदैछन् म कलेजतिर लाग्छु म पनि तिमीलाई पाल्न सक्छु काठमाडौँमा घर छैन मेरो मेरा बुवा आमा गरिब हुनुहुन्छ तिमीलाई थाहै छ मार्मा बजारदेखि नजिकै हाम्रो सानो छाप्रो छ बुवा आमाले दुःख गरेर पैसा पठाउनु भयो काठमाडौँ र मैले पढेँ रोएर एक छाक खाएर गरिबीमा हुर्केका मेरा बुवा आमाले लुगा र राम्रोसँग एक पेट नखाएर मलाई काठमाडौँमा पैसा पठाएर पढाउनु भयो मेरा बुवा आमाको गुण मैले कहिले तिर्न सक्दिनँ म गरिब छु तर मनको गरिब छैन म मनको धनी छु तिमीलाई पैसाको धनी चाहिन्छ भने म तिम्रो लागि उपयुक्त छैन तर मनको धनी चाहिन्छ भने म तिम्रो लागि असाध्य धनी छु तिमीले सोचे भन्दा धेरै धनी छु उसले यही भनेर मेरो हात समाएर रोयो डियर कल्याण म घर आएँ बुबा आमाको किचकिच दाईहरूको किचकिच दिदीको गाली म बस्नै सकेन र विक्रमसम्म दुई हजार बैसठी सालको भदौ अठाइस गते म घरबाट भागेर उसँग गए अर्थात् हिक्मतसँग गए घरबाट राति नौ बजे निस्केकी म एउटा झोला बोकेर र त्यसपछि हिक्मत मलाई लिन पुल्चोक आएको थियो म सुनाउँछु तपाईँलाई मेरो कथा मैले किन घर छोडेँ म कसरी एकमतसँग गएँ म अब सुनाउँछु डियर कल्याण तपाईँलाई मेरो कथा बस तपाईँ इमेज एफएम 97.9 डियर कल्याण हत्केलाभरि अड्न नसकेका जीवनका यी सपनाहरू रहर भरि खेल्न नसकेका यी जीवनका विपनाहरू कतै गएर भारी बिसाउन नसकेका मेरा जीवनका यी बोझहरू कहिले दुःखमा कहिले सुखमा कहिले पीडामा कहिले आवेगमा कहिले यथार्थमा कहिले विवेकको कुरा सुनेर कहिले दिमागको कुरा सुनेर कहिले हृदयको कुरा सुनेर म जीवनमा निरन्तर हिँडिरहे म जीवनमा निरन्तर अगाडि बढिरहे कहाँ हिँडे कहाँ पुगे थाहा थिएन तर सत्यको बाटो खोज्दा खोज्दै म हिँडे मैले अघि नै अवगत गराए डियर कल्याण विक्रम सम्बत दुई हजार बैसठी साल भदौ अठाइस गते हामी त्यहाँबाट मैले घर छोडे घर छोडेको दिन मैले एकमतलाई भने मेरो परिवार मलाई खोज्न आउन सक्छ त्यसैले हामी यहाँबाट भागौ त्यो दिन हामी किर्तिपुर पनि किर्तिपुर गयौँ त्यहीँबाट र किर्तिपुरमा गएर उसले डेडामा आफ्ना सबै सामानहरू मिलाए ऊ भन्ने यहीँ बसौँ म भन्ने यहाँबाट भागौ किनकि मैले सब चिज छोडेर आइसकेँ अब तिम्रो लागि म अब फर्कन चाहँदैन त्यति बेला मसँग दस हजार रुपियाँ थियो मैले जम्मा पारेर राखेँ कि त्यही दस हजार रुपियाँ मसँग छ भने उसँग पाँच हजार थियो ऊ मेहनत गर्थ्यो पैसा कमाउँथ्यो ब्याङ्कमा पैसा छ भन्थ्यो ब्याङ्कको कुरा छोड हामीसँग जम्मा पन्ध्र हजार भयो त्यसपछि हामी त्यहाँबाट किर्तिपुरबाट ट्याक्सी लिएर हामी कलङ्की आयौँ र कलङ्कीबाट हामी त्यो दिन नेपालगञ्ज जाने भनेर हिँड्यौँ तर अबेर भइसकेको थियो हामीलाई जसरी भए पनि काठमाडौँ छोड्नु थियो र त्यो दिन हामी त्यहाँबाट माइक्रो बस चढेर पोखरा जाने माइक्रो बस चढेर मुगलिङ आयौँ मुगलिङ आउँदा रातको एक बजेको थियो मुगलिङमा बसेर खाना खायौँ हिक्मत भन्थ्यो आज यहीँ बसौँ मैले भने हिँड्नुपर्छ त्यहाँबाट फेरि हामी बिरगन्ज जाने गाडी चढेर नारायणघाट आयौँ ना नारायणघाट आएपछि बिहान चार बजे एउटा गाडी भेटियो र त्यो गाडी करिब छ बजे त्यहाँबाट हिँड र गर्दा गर्दै हामी भुटोल आयौँ भुटोलबाट नेपालगञ्ज पुग्दा बेलुका भइसकेको थियो त्यसपछि मैले आफ्नो मोबाइलबाट एसएमएस पठाएँ म ठिक छु म असल छु मेरो यो टेलिफोन नम्बर छैन भनेर मैले आफ्नो दिदीलाई म्यासेज पठाएँ र म हिक्मतसँग भागेर आइसकेँ अब म उसँग विवाह गरेर जाँदैछु भनेर खबर पठाइदिए र त्यसपछि मैले जुन मोबाइल प्रयोग गर्थे नेपाल दूरसञ्चारको त्यो सिम फ्याँकेर अर्को सिम राखे राखेँ डियर्काले त्यसपछि म परिवारसँग सम्पर्क विहीन भए र हिक्मतको नम्बर पनि परिवर्तन गरे उसले र त्यसपछि हामी तेस्रो दिन मानमा पुग्यौँ मानमा बजार सानो बजार लाग्यो मलाई खासै धेरै ठुलो बजार थिएन काठमाडौँमा हुर्किएकी म र त्यहाँबाट करिब डेढ किलोमिटर अलिकति परतिर हिँड्दै गएपछि एउटा खोल्छो आउँथ्यो ओह्रालो ओर्लेर फेरि उकालो उक्लेपछि एकमतको घर आयो सानो घर थियो उसको बहिनी मानमा बजारमा पढ्थे काठमाडौँमा हुर्केकी केटी काठमाडौँमा बढेकी केटी म त्यहाँ पुग्दा मलाई रुन मन लाग्यो ढेर कल्याण मैले जीवनमा ठूलो गल्ती गरे जस्तो लाग्यो पश्चातापको आँधी आए जस्तो लाग्यो तर जब हिक्मतको अनुहार हेर्थे त मलाई शीतलताको अनुभव हुन्थ्यो खै के थियो उसको अनुहारमा मलाई थाहा थिएन हिक्मतको बुवाले आफ्ना परिवारजनहरू बोलाउनु भयो र त्यहीँको खड्गेश्वरी मन्दिरमा हामीले विवाह गर्यौँ असोजको पहिलो हप्ता असोजको तिन गते हाम्रो विवाह भयो विवाहमा अनेक मान्छेहरू आउँथे बोली बुझिँदैन थियो डियर कल्याण पश्चिमको बोली वेशभूषा सबै फरक थियो खानपिन फरक थियो नरमाइलो लाग्यो सुत्ने कोठा पनि यति नरमाइलो थियो कि डियर कल्याण म भन्नै सक्दिनँ कोठामा अर्कै किसिमको स्मेल आए जस्तो लाग्थ्यो तर सब चिज सहे मैले म कहाँबाट कहाँ आएँ जस्तो लाग्थ्यो बत्ती थिएन अर्थात् बिजुली नभएको तिन दिन भइसकेको थियो तिन दिनपछि बत्ती आयो बत्ती पनि एकहोरो थियो घरमा टेलिभिजन थिएन म छक्क पर्थे कसरी चलेको होला जिन्दगी जस्तो लाग्थ्यो तर दुःख र सुख गरेर छोरालाई पढाउनु भएको रहेछ हिक्मतको बुवा आमाले मैले उहाँलाई सेलआउट गर्न मन लाग्यो यस्तो गरिबीमा पनि छोराछोरीलाई पढाउँछन् बुबा आमाहरू हुने खानेका बुबा आमाहरूले छोराछोरीलाई पढाउँछन् त्यो सहज हो तर एक छाक खाएर एक सरो लुगा लाउन नसकेर पनि छोराछोरीलाई पढाउने बुबा आमा महान हुँदा रहेछन् ढेर कल्याण ती आमा बुबा महान हुन् जसले एक छाक खाएर छोराछोरीलाई पढाउँछन् ती बुबा आमा महान हुन् जसले फाटेको लुगा लगाएर आफ्नो छोराछोरीलाई पढाउँछन् ती बुवा आमालाई उठ गर्न मन लाग्छ मलाई अहिले पनि हिक्मतको बुबा आमाको त्यो स्थिति देखेर म छक्क परे फाटेका चप्पल हुन्थ्यो खुट्टामा फाटेको लुगा हुन्थ्यो तर छोराको पढाइ खर्च कसरी पुर्याउनु भयो मैले सोद्धा आँखा आँखाभरि आँसु ल्याउनु भयो हिक्मतको बुबाले मेरो ससुराले बिस्तारै बिस्तारै सबै कुरा सहज हुन थाल्यो मलाई गाह्रो थियो त्यसपछि त्यो सालको दसैँ मानेर म मा काठमाडौँ आएँ अर्थात् हामी काठमाडौँ आयौँ सबै कुरा सहज भइसकेको थियो काठमाडौँ आए पनि मलाई घरबाट कुनै बोलावट आएन घरबाट आउने कुरै थिएन डियर कल्याण केही पनि थिएन एमएससी पढेको केटा विक्रम सम्बत दुई हजार बैसठी सालको माघ तीन गते छोरा जन्मियो मेरो पेटमा छोरा थियो एकमतले काठमाडौँको बानेश्वरको नोबल कलेजमा पढाउँथ्यो त्यति बेला साधारण जागिर भनौँ पढाउन नाममा साधारण जागिर भनौँ उसले पाएको थियो छोराको नाम हामीले संयोग राख्यौँ र छोरा जन्मियो हामी किर्तिपुरमै बस्थ्यौँ मैले लाखौँ लाख घरमा सम्पर्क गर्न खोजेँ ती दिनहरूमा तर घरले रेस्पोन्स गरेन डियर कल्याण समय गुज्रदै गयो त्रिसठी साल लाग्यो त्रिसठी सालको दसैँ आयो घरबाट बोलावट आएन तिहार आयो भाइलाई सम्झे यति रोए डियर कल्याण कसरी भनौँ एकमतले सम्झाउँथ्यो उसले मेरा आफन्तहरूलाई भेट्थ्यो तर सबैले मलाई गाली गर्थे यतिसम्म कि म भिनाजुको पसलमा जाँदा मेरो भिनाजु समेत बोल्नु भएन मलाई नरमाइलो लाग्यो दसैँ सकिँदा मलाई केही लागेन तर तिहारमा दाजु दाजुभाइले नखोज्दा म धुरु धुरु रोए ढेर कल्याण सानो छोरा थियो त्यही छोराको अनुहार र श्रीमानको अनुहार हेरेर मैले आफूलाई सम्हालेँ म सुनाउँछु मेरो कथा कसरी व्यतीत भए मेरा बाँकी दिनहरू डियर कल्याण म तपाईँलाई सुनाउँछु बस तपाईँलाई समयले अटाउन नसकेका मेरा प्रीतका अनुभूतिहरू समयले नेटो कटाउन नसकेका मेरा मायाका अनुरागहरू कहिलेकाहीँ फर्केर हेर्छु आफ्नै दायरालाई कहिलेकाहीँ फर्केर हेर्छु आफ्नो पछिल्लो जीवनको स्मृतिलाई चोटहरूले घाउहरूले पीडाहरूले सम्हाल्न नसकेका मेरा मनका घाउहरू कसरी सम्हालो म डियर कल्याण कसरी गाँठो पारेर राखेकी थिएँ होला मैले म भन्नै सक्दिन यसरी मेरो परिवारले मलाई खोजेन किनकि म भागेर गएकी केटी तर समय गुज्रदै गयो एकमत मेहनती केटा थियो उसले मेहनत गर्थ्यो र मेहनत गरेर पढाउँथ्यो मेहनत गरेर काम गर्थ्यो बिस्तारै बिस्तारै उसले राम्रो कमाउन थाल्यो राम्रो बन्दोबस्त गर्न थाल्यो काठमाडौँमा आफ्नै घरमा हुर्केकी म डेडामा बस्न गाह्रो हुन्थ्यो घरबेटीको वचन सुन्नु पर्थ्यो नरमाइलो लाग्थ्यो जीवनमा गल्ती गरे कि जस्तो लाग्थ्यो तर सब चिज सधैँ गए डेडामा बस्दाका दुःखहरू त्यस्तै थिए घरबेटीको हेपाई अचम्म लाग्थ्यो हाम्रो घरमा बस्दा हामीले कहिले त्यस्तो गरेनौँ मान्छेहरू पैसाको धनी भए पनि मनका गरिब हुँदा रहेछन् काठमाडौँमा त्यस्तै लाग्यो ढेर कल्याण म त्यहीँ जन्मे पनि अनेक दुःखहरू पानी धेरै चलायो गाली खाने फोहोर गर्यो गाली खाने पैसा तिरेर बस्नु छ तर पनि हामी बस्यौँ बिस्तारै बिस्तारै हिक्मतले राम्रो कमाउँदै गयो राम्रो फ्ल्याटमा बस्यौँ छोरा ठुलो हुँदै गयो र विक्रमसम्म दुई हजार चौसठी सालको दसैँमा दाइले अचानक फोन गरे तिमीहरूको हालखबर के छ भने मैले ठिकै छ भने दाइले कुरा गर्दै थियो म फोनमा भक्का निएर रोएँ गल्या यसरी रोएँ दौडँदै हिक्मत आयो के भयो भने म रोएँ मलाई किन हेपेको भने दाइले सम्झाउनु भयो बुबा आमाले गर्दा त्यसो गरेको भनेर त्यसपछि भाइ आयो मोटरसाइकल लिएर त्यति बेला हामी कुलेश्वरमा बस्थ्यो कुलेश्वरको डेढामा आयो र भाइ माथि आयो उसले हिक्मतलाई ढोकिदियो र मेरो अगाडि बस्यो आँखा भरि आँसु ल्यायो भाइले माया लाग्यो डियरको ल्याउन र भाइलाई देखेर म पनि रुन थालेँ हिक्मतले भने रुनु हुँदैन मन दरिलो बनाऊ अब सब चिज ठिक छ र त्यसपछि भाइले मलाई भन्यो दसैँमा आउने निम्ता गर्नुभएको छ त्यसपछि म केही बोलिन सायद म रिसाए भन्ठानेर होला बेलुका बुबाले फोन गर्नुभयो र बुबाले पनि भन्नुभयो तिमीले गल्ती गरेकै हो हामीले पनि विवाह गरेर पठाउन सक्थ्यौ हाम्रो इज्जतै फालेर गयो अब छोडिदेऊ ती कुराहरू दसैँमा आऊ विक्रमसम्म दुई हजार चौसठी सालको दसैँमा म बल्ल मङ्गल बजार गए भालापनमा हुर्किएको मङ्गल बजार मलाई अझ राम्रो लाग्यो अझ सुन्दर लाग्यो दसैँको चहल पहल मङ्गल बजारमा मान्छेहरूको भिड लुगा किन्नेहरूको भिडहरू त्यत्तिकै थियो पहाडी कृष्ण मन्दिरसम्म पुग्न मन लाग्यो त्यहाँनिर आउने मान्छेहरू सबै आफ्नो जस्तो लागे वर्षौँसम्म छोडेको ठाउँ आफ्नो जस्तो लाग्यो ढेर्कल्या त्यसपछि घर गयो र त्यो सालको दसैँबाट एकमत पनि जाने आउने गर्न थाल्यो त्यसपछि बुबाले मलाई र दाईले मिलेर मलाई विक्रमसम्म दुई हजार सतसट्ठी सालमा कुपन्डोलमा एउटा बुटिक किनिदिनु भयो धेरै ठुलो थिएन बुटिक अलिकति थियो धेरै थिएन अर्थात् सानो थियो तर त्यसलाई तसो चलाउँदै गए राम्रोसँग चलिरहेको थियो सब कुरा ठिक थियो समय अगाडि बढ्दै गयो विक्रमसम्म दुई हजार सतसट्ठी सालमा आएर छोरीको जन्म भयो डेर्गल्यान उसको नाम संयुक्ता राख्यौँ हामीले मैले सम्पूर्ण परिवारको फोटो पठाएकी छु र त्यसपछि मैले आफ्नो बुटिकलाई त्यहाँबाट दिल्ली बजारमा सारे त्यहाँ मेरो साथीको घरमा भाडामा लिएर चलाउन थाले र निरन्तर अहिले त्यही दिल्ली बजारमा आफ्नो व्यवसाय चलाएर बसेकी छु एकमत कलेजहरू पढाउँछ ऊ अझ पिएचडी गर्ने सुरमा छ मैले उसलाई पढा भन्छु ऊ पढाइमा अत्यन्तै रहर गर्छ मेरो बुटिक चलेकै छ छोरी र छोरा छन् सुखी जिन्दगी छ डियर कल्याण यतिखेर मेरो म आफ्नो जीवन कथा किन बाँट्न चाहेको मलाई थाहा छैन तर म सबैलाई सुनाउन चाहन्छु जीवनमा यदि हामी कसैलाई माया गर्छौँ भने मायाको रूप हेर्नुपर्छ अरू कुराको होइन लोभ लालच भन्दा मायालाई बढी महत्त्व दिनुपर्छ यदि हामी कसैलाई साँचो माया गर्छौँ भने मलाई पनि परिवारले गाली गरे मानमा जस्तो ठाउँमा हुर्केको केटासँग कसरी गएकी होला भनेर आफ्नै परिवार दुई वर्षसम्म बोलचाल बन्द गरे छोरी फर्केर आउँछ कि भनेर तर म गइन मैले परिवारलाई सम्हालेँ श्रीमानलाई सम्हाले आज श्रीमानले यति धेरै माया गर्नुहुन्छ यो सब समर्पणको कारण हो आज हामी सम्पन्न छौँ अब हामी नयाँ घरमा सर्दैछौँ डियर कल्याण हामीले दुःख र मेहनत गरेर अलिकति माइतीको सहयोगबाट काठमाडौँमै आफ्नो घर बनाएका छौँ अर्थात् काठमाडौँ उपत्यकाको ललितपुरमा अर्थात् गोदावरी नजिकै घर बनाएका छौँ यसरी जीवनमा दुःख र सुखलाई सहँदै म अगाडि बढेँ डियर कल्याण आज जे छ सब चिज ठिक छ आफ्नै कारणले छ त्यसैले यो कार्यक्रम सुनिरहनुभएका सबैलाई म त्यही भन्न चाहन्छु कि जीवनमा माया भन्ने कुरा फेरि फेरि पाइँदैन र माया फेरि नै वस्तु पनि होइन यदि तपाईँलाई जुन चिज सहज लाग्छ जुन चिज राम्रो लाग्छ जो आफ्नो जस्तो लाग्छ जसले माया गर्छ तपाईँलाई त्यो आफ्नो हो जसले तपाईँलाई हृदय दिन चाहन्छ त्यो आफ्नो हो जसले तपाईँलाई मुटुभित्र राख्छ त्यो आफ्नो हो मलाई हेकमतले मुटुभित्र राख्यो माया दियो सद्भाव दियो र सम्मान दियो कहिले पनि उसले मलाई गाली गरेन कहिले पनि त भनेर बोलेन सधैँ तिमीको र उच्च दर्जामा एउटा नारीलाई राख्यो त्यसैले आज म खुसी छु म धेरै खुसी छु र मैले गरेका गल्तीहरूप्रति म प्रायश्चित गर्न चाहन्छु हो म घरबाट भागेर जानु हुँदैन थियो मेरो बुवा आमाको इज्जतमा दाग लगाउनु हुँदैन थियो तर जे भयो राम्रैका लागि भयो ठेर कल्याण म आज खुसी छु मेरो परिवार पाएर मेरा छोरी र मेरो श्रीमान पाएर म धेरै खुसी छु इमेज एफएम 97.9 हाम्रो वेबसाइट नेट खोलेर गीत संगीत डाउनलोड गर्न र भिडियो हेर्न सक्नुहुनेछ